पर्खेर बसेछु म सुन्नलाई तिम्रो त्यो बोली सुन मेरा भावनाहरू किन लाग्छ यो माया नै कि मेरो सारा माया तिमीलाई नै छ तिम्रो मुस्कान छु तिम्रो साथ पाएर नछोड्नु है यो हात कहिले भुलिदिउला यो संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो तालिनु पर्ने कसरी व्यक्त गरौ तिमीलाई माया छ भनी सधैँ तिम्रो प्रतीक्षामा नै तिमी हाँसिदिनु है मेरो छेउमा हुँदै बसिरहनेछु सधैँ तिम्रो प्रतीक्षा तिम्रै लागि माया छ नि तर भन्नै गाह्रो हो आज भोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म तिमीले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज मन चोरी लगिसक्यो सबै दुःख मेरो सुनाउन तिमीलाई अङ्गालोमा बाँधी हामी सा पाए तिमीलाई नै साथमा रात दिन बिताइरहने छु म तिम्रै काखमा तिम्रै संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो तालिनु पर्ने कसरी व्यक्त गरु तिमीलाई माया छ भने तिमी हाँसिदिनु है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षा भने तिमी हाँसिदिनु है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षा